नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभरि एकैसाथ सुनिरहनु भएको बिहान आठ बजेको शुभ बिहानीका साथमा उपस्थित भइसकेका छौं प्रविधिका रिजनको साथमा म अनिता अर्याल शुभ बिहानीमा लागौं आजको तिथि तर्फ आज विक्रम सम्बत दुई हजार एकहत्तर साल साउन नौ गते शुक्रबार तदनुसार दुई हजार चौध जुलाई पच्चीस तारिक श्रावण कृष्ण पक्ष चतुर्थी तिथि राति एक सत्र बजे उपरान्त औंसी तिथि आद्रा नक्षत्र दिउँसो एक छत्तीस बजे उपरान्त पुनर्वर्षु नक्षत्र हर्षण योग भोलि बिहान पाँच एक्काइस बजे उपरान्त वज्र योग भद्राकरण आनन्दादि योगमा पदमा योग चन्द्रमा मिथुन राशिमा चर बेला बिहान छ बाहन्न बजेसम्म आजको तिथि मिति जानतर्फ लाग्यौं आजको तिथिमितिपछि पालो भएको छ तपाईँको आजको दिन कसरी बित्छ त यसका लागि जानकारीतर्फ लागौं आजको राशिफलतर्फ मेष राशि हुने तपाईँको लागि आज आध्यात्मिक कार्यमा लागिने योग रहेको छ वैवाहिक जीवन रमाइलो रहला वृष राशि हुने तपाईँको आज सजायको भागीदार बन्नुपर्ने दिन रहेको छ प्रिय वस्तु आफूबाट टाढा रहँदा मन खिन्न रहला मिथुन राशि हुने तपाईँको आज यात्राको समय रहेको छ सामाजिक कार्य सम्पन्न होला मन प्रसन्न रहला कर्कट कर्कट राशि हुने तपाईँको आज मन प्रसन्न रहला आर्थिक एवं सामाजिक लाभ मिल्नेछ आफन्तहरूबाट सहयोग प्राप्त गर्न सक्नुहुनेछ सिंह राशि हुने तपाईँको आज विशेष कामको दायित्व थपिनेछ नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ कन्या राशि हुने तपाईँको आज विगतका दिनभन्दा राहत प्राप्त होला प्रतिष्ठित व्यक्तिसँग तपाईँको आज भेटघाट हुनेछ तुला राशि हुने तपाईँको आज सरकारी कामको जिम्मेवारी पाइनेछ अर्थ संकलन होला मन प्रसन्न रहने योग परेको छ वृश्चिक राशि हुने तपाईँको आज समय त्यति राम्रो छैन काममा विशेष ध्यान दिनु पर्ला खानपानमा ख्याल राख्नुहोला धनु राशि हुने तपाईँको आज नेतृत्वदायी भूमिका निभाउनु पर्ने दिन आएको छ लेनदेन नगर्दा नै राम्रो हुनेछ मकर राशि हुने तपाईँको आज प्राकृतिक सम्पदाको संरक्षण गर्नमा मन लाग्नेछ कतैबाट अनुदान प्राप्त हुने दिन रहेको छ कुम्भ राशि हुने तपाईँको आज यात्राको समय रहेको छ अलिक सजग रहनुहोला धार्मिक कार्यमा सरिक भइनेछ अन्त्यमा मीन राशि मीन राशि हुने तपाईँको आज भाग्योदयको समय रहेको छ स्वास्थ्य स्थितिमा सुधार आउने देखिएको छ यो त थियो तपाईँको आजको राशिफल राशिफलले जे जस्तो भने पनि तपाईँ आफ्नो कर्ममा लागिरहनुहोस् पक्कै पनि तपाईँको दिन शुभ बित्नेछ यति बेला तपाईँ हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै तपाईँ सुनिरहनु भएको छ शुभ बिहानी शुभ बिहानी तपाईँ सुन्दै हुनुहुन्छ प्रविधिमा रहेर साथ दिइरहेका छन् रिजनले अनि म छु अनिता अबको क्रममा रेडियो अर्पणमा आज के कस्ता कार्यक्रम प्रसार अबको क्रममा रेडियो अर्पणमा आज के कस्ता कार्यक्रम प्रसारण हुन्छन् त लागौं कार्यक्रमको रूपरेखातर्फ अहिले तपाईँ सुन्दै हुनुहुन्छ आठ बजे शुभ बिहानी शुभ बिहानी सँगै छौँ हामी यति बेला शुभ बिहानीपछि तपाईँ सुन्न सक्नुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा रहेर नेपाल चौतारी सुन्न सक्नुहुन्छ नेपाल चौतारीपछि सुन्न सक्नुहुन्छ वाणी समाचार नेपाल वाणी समाचारको समय रहनेछ नौ पन्ध्रसम्म त्यसपछि तपाईँ सुन्न सक्नुहुन्छ दस बजेसम्म सिनेमाला दस बजे सुन्न सक्नुहुन्छ अर्पण समाचार दस बजेको अर्पण समाचारपछि सहकर्मी रामु आचार्यको साथमा सुन्न सक्नुहुन्छ झङ्कार एघार बजे अर्पण खबर एघार बजेको अर्पण खबरपछि करिब करिब बाह्र बजेसम्म सहकर्मी दिवसको साथमा जस्ट फर इन्जोयसँग इन्जोय गर्न सक्नुहुन्छ तपाईँ त्यसपछि बाह्र बजे नेपाल बाणी समाचार बाह्र बजेको नेपाल बाणी पछि एक बजेसम्म बलिउड फोल्डरको समय रहनेछ एक बजे अर्पण खबर एक बजेको अर्पण खबर पछि दुई बजेसम्म चम्पा चमेली सुन्न सक्नुहुन्छ दुई बजे अर्पण समाचार दुई बजेको अर्पण समाचार पछि करिब तीन बजेसम्म सहकर्मी दिवसको साथमा अर्पण समर्पण सुन्न सक्नुहुन्छ लोक भाकाको कार्यक्रम अर्पण समर्पण दुई बजेसम्म सुन्न सक्नुहुन्छ तीन बजे नेपाल बाणी समाचार तीन बजेको नेपालवाणी समाचारपछि सहकर्मी सुजाको साथमा बाल आवाज सुन्न सक्नुहुन्छ चार बजेसम्म चार बजे अर्पण खबर सुन्न सक्नुहुन्छ चार बजेको अर्पण खबरपछि सहकर्मी रामु आचार्यको साथमा हँसाउने चौतारी सुन्न सक्नुहुन्छ पाँच बजेसम्म पाँच बजे अर्पण अर्पण बुलेटिन पाँच बजेको अर्पण बुलेटिन पछि छ बजेसम्म जीवनको मार्ग कार्यक्रम जीवनको मार्ग सुन्न सक्नुहुनेछ छ बजेसम्म छ बजेको समय हो नेपालवाणी समाचार छ नेपाल नेपालवाणी समाचार सुन्न सक्नुहुन्छ र सात बजेसम्म अर्पण स्थानीय समाचार छ तीसदेखि सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुन्छ सातदेखि सात तीसको समय हो अर्पण शुभ साँझ सहकर्मी दिवसको साझ साथमा सात तीससम्म रहन सक्नुहुन्छ अर्पण शुभ साँझको साथमा भने सातदेखि सात तीसको समय हो साझा खबर सात तीसदेखि आठ बजेसम्म साझा खबर सुन्न सक्नुहुन्छ भने आठदेखि आठ तीससम्मको समय हो नेपाल बाणी समाचार आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा नेपाली बीबीसी नेपाली सेवा सुन्न सक्नुहुन्छ आठ पैँतालिसदेखि नौ बजेसम्म नौ पन्ध्रदेखि दस बजेको समय हो अच्युत घिमिरेको साथमा श्रुति सम्वेक सुन्न सक्नुहुन्छ उज्यालो नाइन्टी नेटवर्क मार्फत रहेर दसदेखि दस पन्ध्रसम्म नेपाल एफएमको समाचार नेपाल एफएम समाचार सुन्न सक्नुहुन्छ भने एघार बजेसम्म सुन्न सक्नुहुन्छ खुल्दुली डट कम एघार बजेको खुलदुली डट कममा सँगै रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघाजको आजको प्रसारण भने सकिनेछ र भोलि बिहान चार बजे नियमित प्रसारणका साथमा उपस्थित हुनेछौँ शनिबार बिहान चार बजे नै तपाईँसँग उपस्थित हुनेछौँ हामी पर्व विशेष प्रवचनमालाका साथमा चारदेखि पाँच बजेसम्म भोलि बिहान पर्व विशेष प्रवचनमाला सुन्न सक्नुहुन्छ भने पाँचदेखि पाँच तिसको समय हो विज्ञापन त्यसपछि पाँच तिसदेखि छ बजेसम्म प्रभात बाणी सुन्न सक्नुहुन्छ छदेखि छत्तिसको समय हो सिआइएनको साझा खबर छत्तिसदेखि सात बजेसम्म बाणी बहस सुन्न सक्नुहुन्छ अर्पण रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा रहेर सातदेखि सात पन्ध्रको समय हो अर्पण स्थानीय समाचारको सात पन्ध्रदेखि सात तिससम्म सुन्न सक्नुहुन्छ बीबीसी बिहानी सेवा सात तिसदेखि आठ बजेको समय हो साझा नेपाल सुन्न सक्नुहुन्छ साझा नेपालसँगै हाम्रो नियमित प्रसारण चौबिस घन्टासम्मको रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरको चौबिस घण्टे अवधिको उन्नाइस घण्टे प्रसारण सकिन्छ यो त थियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरको चौबिस घण्टे अवधिको उन्नाइस घण्टे प्रसारणमा के के कार्यक्रम प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखातर्फ यो त थियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरको चौबिस घण्टे अवधिको उन्नाइस घण्टे प्रसारणमा हुने कार्यक्रमको रूपरेखा आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै आजको शुभ बिहानीको समय सकिएको छ प्रविधिका रिजनलाई विशेष आभार म अनिता विदा भए तपाईँ रेडियो अर्पण सँगै रहनुहोला तपाईँको आजको दिन शुभ बितोस् नमस्कार